बुलबुल एउटा इरानी चरा बुलबुल कहिले मुटुमा राखेर त कहिले आँखामा राखेर कहिले मुटुमा राखेर त कहिले आँखामा राखेर के नतिजा पायौं प्रेमलाई प्रयोगशालामा राखेर तिम्रै अनुहार निहाल्नुपर्छ मैले सास फेर्दा पनि तिम्रै अनुहार निहाल्नुपर्छ मैले सास फेर्दा पनि कठपुतले कतिन्जल बनाउँछौ इसारामा राखेर के नतिजा पायो प्रेमलाई प्रयोगशालामा राखेर पत्तै छैन कुन बेला गर्दनमा टेकेर घाँटी च्याप्ने हो पत्तै छैन कुन बेला गर्दनमा टेकेर घाँटी च्याप्ने हो हामी मुस्कुराउँदैछौँ मृत्युलाई टाउकामा राखेर के नतिजा पायौँ प्रेमलाई प्रयोगशालामा राखेर लगेर जाऊ उपहारहरू लगेर जाऊ सम्झनाहरू लगेर जाऊ उपहारहरू लगेर जाऊ सम्झनाहरू के गर्नु यो नबोल्ने अनुहारलाई भित्तामा राखेर कहिले मुटुमा राखेर त कहिले आँखामा राखेर के नतिजा पायौँ प्रेमलाई प्रयोगशालामा राखेर सुर्खेतकी विमला विकिरणको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले गएको सोमबार फेसबुक स्ट्याटसमा राखेको एउटा कमेन्टमा तपाईँहरूले लेख्नुभएको गजलहरूलाई बटुलेर लिएर आएको छु तिनै गजलहरूको वाचनसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु लकडाउनमा बसिरहेका बेला रेडियोले हप्तामा एक दिन बुलबुल मार्फत थोरै मात्रै पनि तपाईँलाई मनोरञ्जन दिन सक्यो भने मैले आफूलाई धेरै नै हर्षित महसुस गर्नेछु मैले गएको सोमबार फेसबुकमा एउटा स्ट्याटस राखेँ अच्युत घिमिरे बुलबुल पेजमा र तपाईँलाई आफूले लकडाउनका बेला लेख्नुभएको गजल यहाँ कमेन्टमा पोस्ट गर्नुहोला र तिनलाई मैले बढीमा नौवटासम्म गजल एउटा कार्यक्रममा वाचन गर्नेछु आउँदो बुधबार भनेर अस्ति सोमबार भनेको थिएँ धेरै गजलहरू मलाई प्राप्त भएका छन् र मैले गुणात्मकताका आधारमा सबै गजललाई ल्याउने कोसिस गर्दा गर्दै पनि समयले सबै वाचन गर्न भ्याउँदिन कि जस्तो लाग्छ त्यसैले कृपया दुःख नमानिदिनु दिनुहोला भन्ने अनुरोधका साथ म जति भ्याउँछु त्यति गजल आज समेट्दै जानेछु र मैले साङ्गीतिक गजलहरू पनि अघि पछि सुनिरहेका भन्दा अलिक फरक खालको ल्याउने आज कोसिस गरेको छु सुरुवात गर्छु म गालिबको शब्दमा रहेको यो गजलबाट हजारौं ख्वाइसे मान्छेहरूले मान्छे बन्ने औकात गुमाएपछि मान्छेहरूले मान्छे बन्ने औकात गुमाएपछि जनावर मान्छे बन्न थालेका छन् पढाएपछि आँसुको ठाउँमा आँसु होइन रगत बक्छ अचेल आँसुको ठाउँमा आँसु होइन रगत बक्छ अचेल आँसुको ठाउँमा आँसु होइन रगत बक्छ अचेल तिम्रो सम्झनाले आँसुको भण्डार रित्याएपछि मान्छेहरूले मान्छे बन्ने औकात गुमाएपछि शून्य भएर रित्तो हात घर फर्किए आज पनि शून्य भएर रित्तो हात घर फर्किए आज पनि लड्न आउँछु भनेको दुश्मन स्वयं नआएपछि जनावर मान्छे बन्न थालेका छन् पढाएपछि आउनुहोस् एकपटक हामी पुनः सहकार्य गरौं आउनुहोस् एकपटक हामी पुनः सहकार्य गरौं उपियाँको ज्यादती बढ्यो लामखुट्टे हटाएपछि जनावर मान्छे बन्न थालेका छन् पढाएपछि आज उसैले आफू अग्लो हुनुको अहम देखायो आज उसैले आफू अग्लो हुनुको अहम देखायो जो उचाइमा पुगेको हो मैले गर्दनमा चढाएपछि मान्छेहरूले मान्छे भन्ने औकात गुमाएपछि जनावर मान्छे बन्न थालेका छन् पढाएपछि दैलेख कर भई अहिले नेपालगञ्ज बाँके बस्दै आउनुभएका सुगम सुनामीको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र मैले आज गजल धेरै लिएर आएको छु तिनलाई वाचन गर्ने क्रममा मसँग अब अर्को गजल छ कपिल वस्तुकी आरती सुवेदी आरूको लेख्नुहुन्छ मान्छेमा विवेक अनि विचारा शून्य भएपछि मान्छेमा विवेक अनि विचार शून्य भएपछि छोराले सधैँ श्रीमतीको मात्रै कुरा शून्य भएपछि आफ्नै घरमा बस्न के पाउँथे ती बुढा आमाले आफ्नै घरमा बस्न के पाउँथे ती बुढा बाआमाले छोराले बाआमालाई वृद्धाश्रममा थुन्ने भएपछि मान्छेमा विवेक अनि विचार सुन्ने भएपछि कठै के संस्कार सिकोस् बिचरो त्यो नातिले पनि कठै के संस्कार सिकोस् त्यो नातिले पनि जन्मदिने बाआमालाई नै जाल बुन्ने भएपछि मान्छेमा विवेक अनि विचार सुन्ने भएपछि मनमनै सोच्दो हो यही रहेछ बाटो भोलि म हिँड्ने मनमनै सोस्तो हो यही रहेछ बाटो भोलि म हिँड्ने बाले नै बा आमालाई छोडी श्रीमती शून्य भएपछि मान्छेमा विवेक अनि विचार शून्य भएपछि छोराले सधैँ श्रीमतीका मात्रै कुरा शून्य भएपछि आरती सुवेदी आरूको गजल कपिल वस्तुबाट पठाउनु भएको थियो यसलाई मैले वाचन गरेँ र अब अर्को एउटा गजल सुनाउँदैछु भूपिन्दर सिंहको आवाजमा यसले दिल दर्द अहले दिल भी निभा लेते हैं अहले दिल यूं भी निभा लेते हैं दर्द सीने में छुपा लेते मेरे हैं दर्द सीने में छुपा लेते हैं दर्द सीने में छुपा लेते हैं दर्द सीने में छुपा लेते हैं अहले दिल यूं भी निभा लेते हैं दर्द सीने में छुपा लेते हैं दर्द सीने कहिलेसम्म यसरी हाम्रो लुकामारी चल्छ कहिलेसम्म यसरी हाम्रो लुकामारी चल्छ कहिलेसम्म यसरी मवारी तिमी पारी चल्छ सोध्छु कहिलेकाहीँ एकछिन टोलाएर सोध्छु कहिलेकाहीँ एकैछिन टोलाएर कहिलेसम्म यसरी दुःखको भारी चल्छ कहिलेसम्म यसरी हाम्रो लुकामारी चल्छ सबै चोर फटाहा मात्रै हुने भए यहाँ सबै चोर फटाहा मात्रै हुने भए यहाँ कहिले समय यसरी तिम्रो परोपकारी चल्छ कहिले समय यसरी मवारी तिमी पारी चल्छ भगवान हटाइदेऊ यो सन्तास संसारको भगवान हटाइदेऊ यो सन्तास संसारको कहिलेसम्म यसरी गरिबको खेतबारी चल्छ कहिलेसम्म यसरी हाम्रो लुकामारी चल्छ कहिलेसम्म यसरी मवारी तिमी पारी चल्छ नेपालमा दाङ घर भई अहिले अमेरिका बस्दै आउनुभएका खिमु केसीको गजल थियो यसलाई मैले वाचन गरेँ खिमु केसीको गजल वाचन गरिसकेपछि अब अर्को एउटा गजल कोसीपारी काभ्रीबाट राज अभिरल लामाले पठाउनु भएको थियो यो गजल वाचन गर्छु बुबा छ आमा छ सपथोक छ बुबा छ आमा छ सपथोक छ एकजोर आँखा छ सपथोक छ सिङ्गो मुटु हुनुमा किन गर्छौ घमण्ड सिङ्गो मुटु हुनुमा किन गर्छौ घमण्ड मसँग नि आधा छ सपथोक छ एकजोर आँखा छ सपथोक छ तन टाढा हुँदैमा पराई नसोच तन टाढा हुँदैमा पराई नसोच मनसँगको नाता छ सपथोक छ एकजोर आँखा छ सपथोक छ वैशाखी टेकेर त दौडिन्छ मान्छे वैशाखी टेकेर त दौडिन्छ मान्छे मसँग त पैताला छ सपथोक छ बुबा छ आमा छ सपथोक छ एकजोर आँखा छ सपथोक छ सिपारी काभ्रे गराउनुभएका राज अविरल लामाको यो गजल वाचन गरे मैले गजल पठाउने क्रममा हामीलाई राम्रा गजल लेख्न सक्नेहरूले पठाउनु भएको छ नै त्यो बाहेक सिक्दै गर्नुभएकाहरूले पनि गजल लेख्नु भएको छ गजलको फर्म्याटमा ल्याउनु भएको छ मैले आज नौ दसवटा गजलहरू एकदमै छानिएर सकेसम्म मिहिनेत गरेर छानेको छु अस्ति सोमबार बेलुकी तपाईँले तीन बजेसम्म पठाउनुभएका गजलहरूलाई छानेको छु र तीमध्ये केही सिक्न खोजेको नयाँ अनुहार जसले गजलको शैली ल्याउनु भएको छ तर केही सिद्धान्त मिलाउन अझै केही मिटरहरू नमिलाएका केही गजल पनि बोकेको छु जसमध्ये सजिन विक्रम कुँवर राणाको गजल छ फुटुङ काठमाडौँबाट लेखेर पठाउनु भएको ऊ त्यो पारी क्षितिजबाट मेरो छोरो आउँदैछ अरे हवाईजहाजको सिटमा बसेर होइन सामान राख्ने ठाउँभित्र सुतेर आउँदैछ अरे राम्रा राम्रा लुगा लाउँदै चस्मा घडी भिरेर होइन बाक्साभित्र सेतो कपडामा गुटुमुटु बेरिएर आउँदैछ अरे विदेशी हुँदाको सात लाख ऋण तिर्नलाई होइन विदेश हुँदाको सात लाख ऋण तिर्नलाई होइन नेपालमै अन्तिम संस्कारको खातिर आउँदैछ अरे हवाई जहाजको सिटमा बसेर होइन सामान राख्ने ठाउँभित्र सुतेर आउँदैछ अरे आफ्नो तीन महिनाको बच्चा र श्रीमती हेर्नलाई होइन सबै इष्टमित्रलाई अन्तिम अनुहार देखाउन आउँदैछ अरे मलाई दमको औषधि र आमालाई पछ्यौरी दिनलाई होइन सबैबाट बिलाई टाढा टाढाको यात्रामा निस्किन आउँदैछ अरे ऊ त्यो पारी क्षितिजबाट मेरो छोरो आउँदैछ अरे हवाईजहाजको सिटमा बसेर होइन सामान राख्ने ठाउँतिर सुतेर आउँदैछ अरे यो गजल लेख्ने कोसिस थियो पहिलो पटक पठाउनु भएको बुलबुलमा सजिन विक्रम कुँवर राणाले काठमाडौँ फुटुङबाट पठाउनु भएको यसलाई मैले वाचन गरेर सुनाएँ र अर्को एउटा साङ्गीतिक गजल यो गजलसँगै जोडेर राख्छु म सबैलाई मन पनि पर्छ होला अहिले कोरोनामा हामी जति रमाउन खोजे पनि हाम्रो मनको एउटा पाटो दुखिरहेको छ र यति बेला सबैको गमका आफ्नै आफ्नै विषयहरू छन् हिन्दीमा गम दुःख र जगजित र चित्राको आवाजमा रहेको यो गजल म लकडाउनमा बस्नुभएका सबै बुलबुलियनलाई समर्पण गर्छु गमका खजाना तेरा बिहे मेरा बिहे خزان चरा बुलबुल सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल आफन्त जस्तो बन्न सक्यो न दुश्मन जस्तो आफन्त जस्तो बन्न सक्यो न दुश्मन जस्तो फलाम बनेको आफन्त बन्न सकेन घन जस्तो आफ्नै रहेसम्म रहेछ आफूलाई आफ्नो लाग्ने आफ्नै रहेसम्म रहेछ आफूलाई आफ्नो लाग्ने छुटिए सम्झना पनि लाग्ने रहेछ कफन जस्तो फलाम बनेको आफन्त बन्न सकेन घन जस्तो देश छोडेपछि सबथोक छ म खुसी छु भन्छौ देश छोडेपछि सबथोक छ म खुसी छु भन्छौ घर बिनाको भुइँ कसरी लाग्छ आँगन जस्तो फलाम बनेको आफन्त बन्न सकेन घन जस्तो म आफ्नै मन आफूसँग नहुँदा ठिक छ भन्छु म आफ्नै मन आफूसँग नहुँदा ठिक छ भन्छु तिमी सबै हुँदा पनि गर्छौ कोही छैनन् जस्तो फलाम बनेको आफन्त बन्न सकेन घन जस्तो एक तिमी लाग्छ रहरका रहर जन्माउने मान्छे एक तिमी लाग्छ रहरका रहर जन्माउने मान्छे एक समय लाग्छ समस्या पाउने साधन जस्तो आफन्त जस्तो बन्न सक्यो न दुश्मन जस्तो फलाम बनेको छ आफन्त बन्न सकेन घन जस्तो सुर्खेतबाट रचित रेशमले पठाउनु भएको गजल थियो यो यसलाई मैले वाचन गरेँ र एउटा गजल म यति बेला सम्झन्छु बुलबुलमा मैले वाचन गरेको थिएँ धेरै वर्ष अगाडि र एकाधपटक मैले बुलबुलमा वाचन पनि गरेँ म मरेको दिन तिमी रुन्छौ कि हाँस्छौ सानो खुचिङ पो भन्छौ कि साँच्चै आँसु झार्छौ सानो यो गजल मैले अर्जुन दाहालको गजल वाचन गरेको थिएँ धेरै अगाडि र यो गजल बुलबुल सुन्नेहरू धेरैले मन पराउनु भयो आज मैले अस्ति सोमबार फेसबुकमा राखेको स्ट्याटस पेजमा कमेन्ट आइरहँदाखेरि एउटा यस्तै खालको गजल त्यही शैलीमा त्यही रदीफलाई प्रयोग गरेर धादिङ थाक्रे चारका निर्दोष आचार्य अनुजले लेखेर पठाउनु भएको छ र मलाई रमाइलो लागेर यो गजल पनि मैले लिएर आएको छु आजको बुलबुलमा लेख्नुहुन्छ म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौ सानो यो पंक्ति जस्ताको तस्तै छ म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौ सानो नयनबाट आँसु खसाल्छौ कि थुन्छौ सानो साथीभाइ आफन्त र रोलान इष्टमित्र पनि त्यो भिडमा कतै तिमी हुँदैनौ कि हुन्छौ सानो नयनबाट आँसु खसाल्छौ कि थुन्छौ सानो तुलसीको मोठ सामु लाससँगै रुन्छिन आमा तुलसीको मोठ सामु लाससँगै रुन्छिन आमा देखेपछि लास मेरो तर्कन्छौ कि छुन्छौ सानो नयनबाट आँसु खसाल्छौ कि थुन्छौ सानो पर्छ होला मेरो जीवन दुःख पीरको भुमरीमा पर्छ होला मेरो जीवन दुःख पीरको भुमरीमा सहन्छौ कि फेरि पनि ताना बाना बुन्छौ सानो म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौ सानो नयनबाट आँसु खसाल्छौ कि थुन्छौ सानो थाक्रे चार धादिङका निर्दोष आचार्य अनुजको गजल थियो यो र झण्डै झण्डै मैले पहिला वाचन गरिसकेकै गजलमा केही शब्दहरू फरक भएर लेख्ने उहाँको कोसिस थियो यसलाई मैले वाचन गरेँ अर्को एउटा गजल छ इलामबाट माई जोग माई एक कि समीक्षा खतिवड़ाले पठाउनु भएको यो गजल पनि मलाई आज प्राप्त भएका गजलहरूमध्ये राम्रो लागेको गजल छ आमा बोल्दिनन् केही उनका चिरिएका पैताला मात्रै बोल्छन् आमा बोल्दिनन् केही उनका चिरिएका पैताला मात्रै बोल्छन् बा पनि बोल्दैनन् उनका चाउरिएका गाला मात्रै बोल्छन् मेरो नयाँ नानाको चाह नकार्न कहाँ सक्छन् र उनीहरू मेरो नयाँ नानाको चाह नकार्न कहाँ सक्छन् र उनीहरू छैन भनेर तिनको शरीरका जडेउरी टाला मात्रै बोल्छन् बा पनि बोल्दैनन् उनका चाउरीका गाला मात्रै बोल्छन् मुखै थुनिदिएपछि के बोलोस् त्यो चिसो चुलो माथिको कसौडी मुखै थुनिदिएपछि के बोलोस् त्यो चिसो चुलो माथिको कसौडी बोल्छन् त अनाज रित्तिएर थन्किएका डाला मात्रै बोल्छन् बा पनि बोल्दैनन् उनका चाउरीका गाला मात्रै बोल्छन् यसपटक पनि बाली खेरै गयो तर बोलेनन् किसान यसपटक पनि बाली खेरै गयो तर बोलेनन् किसान असिनाले कुटेर फुस्रै पारेको धानका बाला मात्रै बोल्छन् आमा बोल्दिनन् केही उनका चिरिएका पैताला मात्रै बोल्छन् बा पनि बोल्दैनन् उनका चाउरिएका गाला मात्रै बोल्छन् इलाम कि इलाम माइजोगमाई एक कि समीक्षा खतिवडाको यो गजल वाचन गरेपछि अब फेरि बुलबुलमा एउटा साङ्गीतिक गजल राख्दैछु म बेगम अख्तरको आवाजमा दिलकी बात 她很的一场电影。 चोट अनि ठक्कर बार बार नपाएर चोट अनि ठक्कर बार बार नपाएर ढुङ्गा पनि मूर्ति हुन्न प्रहार नपाएर दिनभर भारी बोक्यो दाल भात जुटाउँथ्यो हिजो रात छोरो बित्यो आहार नपाएर ढुङ्गा पनि मूर्ति हुन्न प्रहार नपाएर शिक्षा बरु नभए नि कोही बिग्रिँदैन छोराछोरी बिग्रने हुन् संस्कार नपाएर ढुङ्गा पनि मूर्ति हुन्न प्रहार नपाएर धन होइन मन हेर्छु भन्थी भन्न त धन होइन मन हेर्छु पन्थी भन्न त आज छाडी छ उपहार नपाएर ढुङ्गा पनि मूर्ति हुन्न प्रहार नपाएर सानै छँदा बा बितेछन् ऊ ठूलो मेहनतले डाक्टर बनेको छ ऊ ठूलो मेहनतले डाक्टर बनेको छ सानै छँदा बा बितेछन् उपचार नपाएर चोट अनि ठक्कर बार बार नपाएर ढुङ्गा पनि मूर्ति हुन्न प्रहार नपाएर धादिङ थाक्रे तिनका नवराज गजल थियो यो यसलाई मैले वाचन गरेँ नवराज गजल वाचनपछि अब मसँग अर्को एउटा गजल छ त्यसलाई वाचन गर्छु म मुटुमा बसेर मुटुमा प्रहार गर्ने मान्छे पागल हुन्छन् प्राय प्यार गर्ने मान्छे भेटिए भने उसलाई भगवान् सम्झिनु आफूलाई सहयोग उद्धार गर्ने मान्छे पागल हुन्छन् प्राय प्यार गर्ने मान्छे पैसा सकिएपछि फर्केर पनि हेर्दैन पैसा सकिएपछि फर्केर पनि हेर्दैन पैसा आउँदा मलाई नमस्कार गर्ने मान्छे पागल हुन्छन् प्राय प्यार गर्ने मान्छे उही संसदमा उही अदालतमा बस्छ उही संसदमा उही अदालतमा बस्छ आफ्नै छोरीलाई बलात्कार गर्ने मान्छे मुटुमा बसेर मुटुमा प्रहार गर्ने मान्छे पागल हुन्छन् प्राय प्यार गर्ने मान्छे यो गजल मैले वाचन गरेँ पाल बजारका जोशी कैलाली पाल बजारका सन्तोष जोशीको प्रवासी परिवर्तित सन्तोष जोशी लेख्नुहुन्छ उहाँले अहिले भारतको गुजरात बस्दै आउनुभएको छ अर्को एउटा गजल छ अब मसँग यो गजल अस्ट्रेलियाबाट सुशील शर्मा सापकोटाले पठाउनु भएको छ धेरै प्रगति गर्नु छ जिन्दगीमा भन्दै निस्केको हो घरबाट धेरै प्रगति गर्नु छ जिन्दगीमा भन्दै निस्केको हो घरबाट बाँच्न त बरु गाउँमै सजिलो भन्ने सन्देश आयो सहरबाट हामी थिचिनुपर्छ पिटिनुपर्छ केही विशेष बन्नलाई नफोरी गुदी कसरी निस्कियोस् त्यो ओखरबाट बाँच्न त बरु गाउँमै सजिलो भन्ने सन्देश आयो सहरबाट दुःख मनाउनु कि खुसी हुनु बाटो आएसँगै छोरा टाढिए दुःख मनाउनु कि खुसी हुनु बाटो आएसँगै छोरा टाढिए गुड्न त सरर र गाडी गुड्छन् पहिलेको हाम्रै डहरबाट बाँच्न त बरु गाउँमै सजिलो भन्ने सन्देश आयो सहरबाट तिमी बाँच्नकै लागि भए पनि केही अवगुणहरू जोगाइराख्नु तिमी बाँच्नकै लागि भए पनि केही अवगुणहरू जोगाइराख्नु सिक्नु पर्थ्यो तर सिकिएन सर्प र उसँगको जहरबाट बाँच्न त बरु गाउँमै सजिलो भन्ने सन्देश आयो सहरबाट कालीगण्डकीमा स्वयं शालिग्राम भेटिन्थ्यो जाँगर गरेन कालीगण्डकीमा स्वयं शालिग्राम भेटिन्थ्यो जाँगर गरेन हेर्नुहोस् मोती निकाल्न तम्सिएको छ आज सागरबाट धेरै प्रगति गर्नु छ जिन्दगीमा भन्दै निस्केको हो घरबाट बाँच्न त बरु गाउँमै सजिलो भन्ने सन्देश आयो सहरबाट अस्ट्रेलिया बस्ने सुशील शर्मा सापकोटाको गजल थियो यो यसलाई मैले वाचन गरेँ लकडाउनका बेला हामीले बुलबुलमा तपाईँलाई फरक किसिमको मनोरञ्जन गर्ने कोसिस छ हप्तामा एक दिन बुधबार राति सभा नौदेखि दस बजेसम्म रात्रिप्रसुति बुलबुल लिएर आउने गर्छु यसमा रात्रिगन्थन शैलीका तपाईँका पत्रहरूलाई पनि मैले वाचन गरेको छु कृपया त्यस्तो खालको पत्र तपाईँसँग छ कोरोनाकै बारेमा अथवा आफ्नै बारेमा अथवा आफ्नो मनोवेग भावनाहरू खेलिरहेका कुरालाई पानामा कोरेर पठाउन चाहनुहुन्छ भने दुई सय तिन सय शब्ददेखि एक हजार शब्दसम्मका तपाईँका रचनालाई मैले स्थान दिनेछु गद्यमा लेखेर आफ्नो भावनालाई रात्रिगन्थन शैलीमा पठाइदिनुहोला र बुलबुल साहित्य एट जीमेल डट कममा पठाउनुहोला युनिकोडमा लेखेर पठाउनु भयो भने सजिलो र रात्रिगन्थनको लागि बुलबुलमा रात्रिगन्थन भनेर सब्जेक्ट लेख्नुभयो भने मैले सजिलैसँग ध्यान दिएर हेर्न पाउँछु र त्यसपछि बुलबुलमा प्रस्तुत गर्नेछु अर्को साताको लागि पनि म फेसबुक पेज अच्युत घिमिरे बुलबुलमा अर्को स्ट्याटस राखेर तपाईँलाई गजल पठाउने समय राख्नेछु र तपाईँले त्यसमा कमेन्ट गरेर आफ्नो उत्कृष्ट गजलहरू राख्नुहोला यो जानकारीसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी सङ्घर्षविष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौँ जाँदा जाँदै म अर्को एउटा साङ्गीतिक गजलपछि एउटा गजल वाचन गरेर शुभरात्रि भन्छु ah, त गुल्मी धुरकोटका सरिता भण्डारीको गजल अब मैले वाचन गर्दै हामी बिदाउने तर्खरमा छौं गुल्मी धुरकोट घर भई अमेरिका टेक्सास बस्दै आउनुभएकी सरिता भण्डारीको गजल वाचन गर्दै शुभरात्रि भन्छु के दिन के रात एउटै लाग्न थाल्यो के दिन के रात एउटै लाग्न थाल्यो हिउँधोस वा बर्सात एउटै लाग्न थाल्यो बिना डोरी नै हामी बाँधियौं पशु जस्तै बिना डोरी नै हामी बाँधियौं पशु जस्तै दाना पानी र भात एउटै लाग्न थाल्यो हिउँद होस् वा बर्सात एउटै लाग्न थाल्यो आफैले बनाएको यो सानो जेलभित्र आफैले बनाएको यो सानो जेलभित्र फूल देउ वा पात एउटै लाग्न थाल्यो हिउँद होस् वा बर्सात एउटै लाग्न थाल्यो एक्लिँदै थियो मान्छे झनै एक्लायो प्रकृतिले एक्लिँदै थियो मान्छे झनै एक्लायो प्रकृतिले यमराज र जमात एउटै लाग्न थाल्यो हिउँद होस् वा बर्सात एउटै लाग्न थाल्यो छिनछिनमा धुँदा पनि शुद्ध नभए जस्तै छिनछिनमा धुँदा पनि शुद्ध नभए जस्तै शौचालय र हात एउटै लाग्न थाल्यो के दिन के रात एउटै लाग्न थाल्यो हिउँद होस् वा बर्सात एउटै लाग्न थाल्यो बुलबुल एउटा इरानी चरा